बैतडी जिल्ला पुर्चौली नगरपालिका नुवादेव वडा नम्बर तिन नाकाली एकान्त बस्ती टसुडालीमा जन्मिनुभएका पवित्र विक जय विक र भटना वडा नम्बर चार बागामा जन्मिनुभएका प्रेमद्वारको संयुक्त प्रस्तुति जनबगाए आँसु भेल यस गीतमा शब्द सिर्जना गर्नुभएको छ प्रेमद्वारले भने लय स्वर रहेको छ रमेश विवशको स्वरमा साथ दिनुभएको छ गायिका शोभा थापाले विशेष सहयोगी प्रेमराम कर्मा प्रेम तिरुवा सुन्दर लुवार अमिर लुवार सहयोगीतिर हुनुहुन्छ मदन बोहरा रमेश लुवार गणेश लुवार सम्झनामा हुनुहुन्छ देवकी बिक मन्जु बिक सागर कर्मा नाकाली देवकी लुवार बसन्ती चुनारा धेरैभन्दा धेरै सम्झना जन्मदिने आमा बुवा उत्पादक तथा वितरक विशेष digital recording studio Anamnagar Kathmandu प्रत्यक्ष सम्पर्कको लागि अन्ठानब्बे अडचालिस सत्तालिस तिस अठार र अन्ठानब्बे त्रिचालिस अठार चौतिस सत्तालिस जान्छ यहाँ सुभेला आउँछु भणीला दिन काट्न मुस्किल होइ गयो साई मेरा कदर काजेला बगिरहन्छ यहाँ सुभेला याद आउछ कि मेरिला दिन काट्न मुस्किल होइ गयो साई मेरा कदर काजेला छ यहाँ सुभेला बाटो हेरिला दिन काट्न मुस्किल होइग्यो साई मेरा कदर काझेला साईको दैछ दैवको खेला सोला साउको न प्यारी सोइ छ दै बाबा घर रुना जन बगाए आँसु भेल परदेशी छोरा किला साउको होइ गोरी न प्यारी सोइ छ दैवको खेला बगिरहन्छ यहाँ दिन काट्न मुस्किल होइ गयो साई मेरा कदर काज